नेपालीद्वारा आनन्द बजार नजिकको रुखलाई सीमा स्तम्भ मान्न स्वीकार सहित गौतमको साले घटनास्थलमै बनाउन माग बैतडीको दोगडा केदारमा किसानले पालेका गाई अज्ञात रोगका कारण मर्न थाले साहित्यकार मणिराज जोशीलाई नागरिक अभिनन्दन गरिने प्रदेश नम्बर सातमा स्थानीय तह सञ्चालन एवं व्यवस्थापन सम्बन्धी प्रशिक्षण सुरु आगामी शैक्षिक सत्रबाट दस कक्षामा नयाँ पाठ्यक्रम लागू हुने र धनगढी प्रिमियर लिगको तयारी अन्तिम चरणमा तीन हजार दर्शक अट्ने छत सहितको अस्थायी पाराफिट बनाइने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु दुई देशको सिमाना मा एउटा हरियो रुखले छुट्याउँछ भन्दा पत्यार लाग्न गाह्रो होला तर अठार दिनअघि सिमानामा ज्यान गुमाएका सहित गोविन्द गौतमलाई गोली लागेको स्थानमा रहेको डुङ्ग्रीको रुखलाई भारतले दुई सय नम्बर सीमा स्तम्भ भएको दावी गरिरहेको छ पुनर्वास नगरपालिका आठ आनन्द बजार सीमा क्षेत्रमा भारतले दावी गरेको डुङ्ग्रीको रुख भन्दा ओरै नेपाली पक्षले पुनर्वास नगरपालिकाको सहयोगमा कलभट निर्माण गरिरहेको विषयमा विवाद भएर भारतीय सुरक्षाकर्मीबाट गोली चल्यो र गोविन्द गौतम शहीद भए घटनापछि सिङ्गो देश केही दिन तरङ्गित बन्यो आनन्द बजारको सीमा क्षेत्रका बारेमा अनेक अड्कलबाजी समेत गरिए उक्त क्षेत्रमा लामो समयदेखि हराएको दुई सय नम्बर सीमा स्तम्भको खोजी समयमै गरिएको भए घटना नै हुने थिएन भनेर आनन्द बजारवासीले बताउँदै आएका छन् घटनापछि स्थलगत समाचार सङ्कलनका लागि त्यहाँ पुग्दा भारतीय सीमा सुरक्षा बल एसएसबीका कमाण्डेट दिलबाग सिंहले स्थलगत रूपमै डुङ्गरीको रुख देखाउँदै भने दुई सय नम्बर पिलर हराएकाले हामी यही रुखलाई स्तम्भ मान्छौं तर दशकौंदेखि आनन्द बजार क्षेत्रमा बस्दै आएका स्थानीयवासी भने भारतीय पक्षको उक्त दावी गलत रहेकाले सहित रहेको सहित नेपाली भूभाग अतिक्रमणको दावा मात्रै भएको बताउँछन् काङ्ग्री खोलामा निर्माण गरिएको कलभर्ट छेउमै रहेको डुङ्ग्रीको रूखभन्दा झण्डै तीन सय मिटर परसम्म नेपाली भूभाग पर्छ शहीद गोविन्द गौतमका बुवा खेमलाल गौतमले भनी सीमा स्तम्भ गायब पार्ने अनि हराएको बहाना बनाई अतिक्रमण गर्ने तरिका हो त्यसै गरी स्थानीय सबिलाल पौडेलले पनि उक्त रोगभन्दा परैसम्म नेपालको भूभाग रहेको भन्दै भारतले अतिक्रमण गर्दै नेपालतर्फ सर्दै गरेको बताएका छन् भारतीय त पिलर नभएकै कारण कलभटभन्दा ओरैसम्म दस गजा दावी गर्छन् पौडेलले भने जबकि डुङ्ग्रीको रोगभन्दा परसम्म नेपाली पूर्जा भएको जमिन छ नेपाली लाल लालपूर्जा भए पनि भारतीय पक्षले करिब एक दशकदेखि उक्त दुई बिघा खेत स्थानीयवासीलाई कमाउन दिएका छैनन् जग्गा धनी स्थानीय करणबहादुर सुनारलाई भारतीय एसएसबीले जग्गा समेत भोगचलन गर्न रोक लगाएको छ आफ्नै जग्गा भोगचलन गर्न नपाएको एक दशकभन्दा बढी भइसक्यो करणका श्रीमती देवी सुनारले भनिन् खेतमा गएकी एसएसबीले लखेटिन लखेट्न थालिहाल्छ सीमामा भारतीय हस्तक्षेप र अतिक्रमण विरुद्ध लामो समयदेखि लड्दै आएका त्यहाँका स्थानीय बासिन्दालाई सरकारले कुनै वास्ता नगरेको गुनासो छ सीमामा माटो बचाउनकै लागि लामो समयदेखि त्यहाँका स्थानीय बासी भारतीय पक्षको थिचोमिचो र वादविवाद सहँदै आएका छन् त्यसै गरी बेलौरीका पर्सबहादुर खड्काले दुई नम्बर सीमा स्तम्भ भारतीय पक्षबाटै वर्षौं पहिले गायब पारिएको दावी गरेका छन् सो क्षेत्रमा दुई हजार छ्यालिस सालमा पनि भारतीय पक्षले नेपाली भूमिमा आएर दावी गरेको स्मरण गर्दै उनले त्यो बेला पनि स्थानीयवासी ले लखेटेको बताएका छन् आनन्द बजार क्षेत्रका सीमावासीले भने कलभट स्थल भन्दा वर दस गजामै भारतीय सुरक्षाकर्मी बस्दै आएको बताएका छन् प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले लामो समयदेखि आनन्द बजार क्षेत्रको दुई सय नम्बर सीमा स्तम्भ हराइरहेको बताएका छन् भारतीय पक्षले सीमा स्तम्भ हराएको अवस्थामा रुखलाई आधार मान्नु आधिकारिक नभएको उनको भनाइ छ कञ्चनपुरमा नेपाल भारत सीमा छुट्याउने तीन सय नब्बे सीमा स्तम्भ धेरै नदी खोलाले बगाएका छन् भने कतिपय सीमा स्तम्भ मर्मसम्भार हुन सकेका छैनन् उता शहीद गोविन्द गौतमकी आमा हरिदेवी गौतम शहीद भएको छोराको शालिक घटनास्थलमै बनाउनु पर्ने माग गरिरहेकी छन् पहिले आनन्द बजार क्षेत्रको सीमाङ्कनको टुङ्गो सरकारले लगाइदिनु पर्यो उनले भनिन् त्यहाँ छोराको शालिक बनेपछि म त्यही हेरेर जीवन बिताउनेछु स्थानीय तहमा खटिएका कार्यकारी अधिकृतका लागि स्थानीय तह सञ्चालन एवं व्यवस्थापन सम्बन्धी अभिमुखीकरण हिजोदेखि सुरु भएको छ राज्य पुनर्संरचनामा भएको ऐतिहासिक परिवर्तनलाई कार्यान्वयन गर्न कार्यकारी अधिकृतको गहन र महत्वपूर्ण जिम्मेवारी रहेकाले उनीहरूका लागि उक्त विषयमा अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो तीन दिने सो कार्यक्रममा सात नम्बर प्रदेश अन्तर्गतका सबै नगरपालिका र गाउँपालिकाका कार्यकारी अधिकृत तथा जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी सहभागी छन् सो अवसरमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रश्मिराज पाण्डेले नयाँ संरचना गर्दा कायम भएका देशभरका सबै सात सय चौवालिस स्थानीय तहमा कार्यकारी अधिकृत खटाइसकेको जानकारी दिएका छन् देशको सातवटै प्रदेशका पन्ध्र ठाउँमा भएका अभिमुखीकरण गोष्ठीको मन्त्रालयको पहलमा सूचना प्रविधिको प्रयोग मार्फत प्रत्यक्ष प्रसारण गरी एकसाथ सुरु गरिएको छ मन्त्रालयका सहसचिव रश्मिराज पाण्डेले सबै ठाउँमा अभिमुखीकरण सुरु हुँदा एउटा ठाउँको सिकाएको सुविधा प्रयोग गरी सातवटै प्रदेशको पन्ध्र ठाउँमा सुन्ने र हेर्ने व्यवस्था गरिएको बताएका छन् कार्यक्रमको प्रत्यक्ष प्रसारणमा तीन नम्बर प्रदेशको नगरकोटमा सुरु भएको अभिमुखीकरण गोष्ठीको उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले शुभारम्भ गरेको दृश्य देखाइएको थियो मन्त्रालयले देशभरि एकैसाथ सुरु गरेको अभिमुखीकरणको प्रत्यक्ष प्रसारण गरेर उच्च प्रविधिको प्रयोगको यात्रामा पहिलो पाइला चालेको सहसचिव पाण्डेले बताएका छन् शैक्षिक सत्र दुई हजार चौहत्तरमा कक्षा दसमा नयाँ पाठ्यक्रम लागू हुने भएको छ पाठ्यक्रम विकास केन्द्रले आगामी वैशाखबाट कक्षा दसमा नयाँ पाठ्यक्रम लागू गर्ने जनाएको हो कक्षा दसको अनिवार्य छवटै विषयको पाठ्यक्रम परिवर्तन भएको जानकारी दिँदै केन्द्रका कार्यकारी निर्देशक कृष्ण प्रसाद काप्रीले दुई हजार चौहत्तर सालबाट कार्यान्वयनमा आउने बताएका छन् केन्द्रले कक्षा दसका अनिवार्य विषयहरू नेपाली अङ्ग्रेजी गणित विज्ञान सामाजिक स्वास्थ्य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 दिएको हो सुदूरपश्चिमका प्रमुख साहित्यिक व्यक्तित्व पहलमान सिंह स्वार अमर शहीद दशरथ चन्द मानवतावादी राजा जय पृथ्वी बहादुर सिंह एनडी प्रकाश चटौत शैलीश्वरी र खप्तर महाकाव्य लेखिसकेका जोशीलाई धनगढी नगरमा पञ्चेबाजासहित शोभायात्रा निकाल्दै अभिनन्दन गरिने भएको हो जोशीका छवटा महाकाव्यसँगै अन्य उनातिसवटा कृतिहरू पनि प्रकाशन भइसकेका छन् सो अवसरमा जोशीको धनगढी उपमहानगरपालिका वार्ड नम्बर एकमा रहेको उनको घरदेखि कार्यक्रमस्थल कैलाली उद्योग वाणिज्य सङ्घको सभाहरूसम्म पञ्चेबाजासहित शोभायात्रा निकालिने नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीका अध्यक्ष पदमराज जोशीले जानकारी दिएका छन् बैतडीको दोगडा केदार गाउँपालिकाका किसानले पालेका गाई अज्ञात रोगका कारण मर्न थालेका छन् दोगडा केदार तीन श्रीकोट खिरी गाउँमा एक हप्ताको अवधिमा पाँच गाई मरेका हुन् श्रीकोटका स्थानीय बासिन्दा विनोद भाटका अनुसार गाईहरूले मुखबाट रुवाल फाल्ने शरीर फुल्ने मलमूत्र बन्द हुने जस्ता लक्षण देखिने गरेका छन् यस्तो लक्षण देखिएको चौबिस घण्टाभित्रै गाई मर्ने उनले बताएका छन् जिल्ला पशु सेवा कार्यालय पाटन बैतरीका पशु विकास अधिकृत देवीदत्त भट्टले दोगडा केदार तीन श्रीकोटका किसानले पारेका गाई मरेको बारेमा कुनै पनि जानकारी नआएको बताएका छन् गाई के कारणले मरेका भन्ने बारे पशु चिकित्सक पठाएर रोग पत्ता लगाउने उनले जानकारी दिएका छन् अज्ञात रोगका कारण यसरी गाई बन्न थालेपछि किसान चिन्तित बनेका छन् यसअघि गत वर्ष पनि यस्तै लक्षणका कारण बैतरीमा दुई दर्जन बढी किसानले पालेका तीसभन्दा बढी भैँसी मरेका थिए कैलालीको सहजपुर गाविसमा रहेको शुक्रमाविका विद्यार्थीहरू विदाको समयको सदुपयोग गर्दै कोइरालको तरकारी बिक्री गर्नमा व्यस्त रहेका छन् आर्थिक अवस्था न्यून रहेका बालबालिकाहरू पैसाको जोहो मिलाउँदै दैनिक रूपमा जङ्गलबाट कोइराल सङ्कलन गरी भीमतत राजमार्ग सडक छेउछाउमा लामबद्ध रूपमा कोइराल बिक्री गरिरहेका हुन् यसरी आयोजन गरिएको पैसाले पढाइका सामग्रीहरू किन्ने विद्यार्थीहरूले बताएका छन् कोइराल बिक्री गर्ने विद्यार्थीहरूमा अधिकांश कक्षा पाँचमा पढ्ने बालबालिकाहरू रहेका छन् कजना ले कोइराल बिक्री गरेर दैनिक रूपमा करिब पाँच सयसम्म कमाउने गरेका छन् दार्चुलाको अपिनाम पासङ क्षेत्र कार्यालय दार्चुला अन्तर्गत रहेका सामुदायिक वनको नवीकरण गर्नका लागि नक्सा तयार गरिने लागेको छ अपिनाम्पा संरक्षण क्षेत्र अन्तर्गत दार्चुलाको दुहुँ र मार्मा क्षेत्रका एक सय उन्नाइस सामुदायिक वनको क्षेत्रफल अध्यावधि गरिन लागेको कार्यालयका निमित्त संरक्षण अधिकृत चन्द्रबहादुर चन्दले जानकारी दिएका छन् अपिनाम्पा संरक्षण क्षेत्रका वनको संरक्षणका लागि सबै सामुदायिक वनको नक्सा तयार गर्न ग्रिन हिमालयन कन्सल्टेन्टसँग सम्झौता गरिएको बताइएको छ सर्वेको काम चैतभित्र सकिने जनाइएको छ देशकै ठूलो पुरस्कारवासीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको तयारी तीव्र पारिएको छ धनगढी क्रिकेट लिग डिसिएल र एसपिए कप क्रिकेट प्रतियोगितालाई गाभेर नयाँ स्वरूपमा सञ्चालनमा ल्याउन लागेको धनगढी प्रिमियर लिगका लागि अन्तिम तयारी भइरहेको जनाइएको छ प्रतियोगिताका संयोजक सुभाष शाहीले धनगढी प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् उनले पहिलो पटक तीन हजार दर्शकहरू हटाउने क्षमताको अस्थायी फेराफिटको सुविधा दिन लागेको बताएका छन् सरको गर्मीबाट बस्न दर्शकहरूलाई फेराफिटको माथि छतको समेत व्यवस्था रहने संयोजक शाहीले जानकारी दिएका छन् अक्सनको आधारमा खेलाडी छनौट गरिएको धनगढी प्रिमियर लिगमा स्थानीय खेलाडीहरूले स्थान नपाएको गुनासोका बारेमा उनले प्रत्यक्ष टिमले अनिवार्य चारजना अन क्याट खेलाडीहरू राख्ने भनिए पनि केही खेलाडी मात्रै पर्न गएको बताएका छन् क्रिकेटको भविष्य उज्जवल भएका कारण अहिले नपर्ने खेलाडीहरूले आगामी प्रतियोगितामा स्थान पाउने शैली बताएका छन् प्रतियोगितालाई मध्यनजर